Peace. नमस्कार अनि शुभ प्रभात दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको अर्को यो नवीन श्रृङ्खलाबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सोधा चाहिँ आज पनि विविध जानकारी प्रस्तुत गर्नको लागि प्राविधिक मित्र रिजनसँगै आवाजबाट सम्म उपस्थित भएको छ कार्यक्रम शुभ बिहानीमा रहेर हामीले आजको पुनसाङ्ग राशिफल त्यसै गरी रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले नपठाउनु भएको जन्मदिनको शुभकामना व्यक्त गर्ने गर्छौँ कार्यक्रमको थालन गरौँ आजको पञ्चाङ्गबाट आज मिति दुई हजार सत्तरी साउन दुई तारिक बुधबार असार शुक्ल पक्ष नवमी तिथि नेपाल सम्बुत एघार सय तेत्तिस सन् दुई हजार तेह्र जुलाई सत्र तारिक पञ्चाङ्गपछि लागौँ बाह्र राशिफलतर्फ सुरुमा मेष राशिबाट मेष राशि हुने तपाईँको लागि अप्रिय समाज राउने खालको समय छ सोचे विपरीत फल मिल्नाले तपाईँको मन एकदम खुसी रहने पनि देखिन्छ केही आर्थिक लाभको समय पनि छ वृष राशि हुने तपाईँको लागि आजको दिन त्यति राम्रो रहेको देखिन्न केही गर्यो भने सान दिने खालको दिन पनि रहेको देखिन्छ आफ्नो भन्दा अर्को काममा बढी समय जानेछ मिथुन राशि हुने तपाईँको लागि भोग तथा विलासिताको सामान किनमेल हुने खालको दिन रहेको देखिन्छ आर्थिक समस्याले सताउने खालको समय पनि छ विचार गर्नुहोला कर्कट राशि हुने तपाईँको लागि जग्गा जमिनको कारोबार हुने खालको समय रहेको देखिन्छ सामाजिक मान सम्मान तथा प्रतिष्ठा बन्ने खालको समय पनि छ सिंह राशि हुने तपाईँको लागि यो महिना एकदम फाल फलदायक रहेको देखिन्छ केही नयाँ काम गर्ने खालको अवसर पनि आउनेछ आर्थिक कारोबार राम्रो हुने खालको समय पनि छ कन्या राशि हुने तपाईँको लागि आजको दिन ठिकै रहेको देखिन्छ आज खासै कुनै काम नगर्नु भए राम्रो हुनेछ पुरानै गतिविधिलाई निरन्तरता दिनु तपाईँको लागि लाभदायक हुनेछ तुला राशि हुने तपाईँको लागि त्यति मन रमाउने बेला रहेको देखिन्न अरूले कमाएको कमाइबाट खानुपर्ने अवस्था रहेको छ आफ्नै मेहनतको कमाई खानु उचित हुनेछ वृश्चिक राशि हुने तपाईँको लागि सामाजिक तथा धार्मिक क्षेत्र खालको दिन छ धनलाभबाट हर्ष उत्पन्न हुने खालको समय छ पारिवारिक मनोरञ्जनको समय पनि रहेको देखिन्छ धनु राशि धनु राशि हुने तपाईँको लागि आजको दिनमा पनि सामाजिक दायित्व थपिने खालको समय देखिन्छ सरकारको दायित्वबाट वञ्चित हुन कठिन हुने खालको समय रहेको छ मकर राशि मकर राशि हुने तपाईँको लागि सरकारी कामतिर मन जानेछ केही फलदायक समय रहेको पनि छ खानपिन राम्रो हुनेछ मित्रहरूसँग रमाइलो कुराकानी हुनेछ कुम्भ राशि कुम्भ राशि हुने तपाईँको लागि खानपिनमा एकदम ध्यान दिनुपर्नेछ शरीरमा केही नराम्रो समस्या देखिएला नराम्रो समाचार सुन्दा मन मनि दुखी रहने देखिन्छ र अन्त्यमा मीन राशि हुने तपाईँको लागि सन्तानबाट राम्रो सहयोग प्राप्त होला आफन्तबाट जग्गा जमिनको काममा सहयोग मिल्नेछ धैर्य गर्नु गर्नुभयो भने एकदम राम्रो हुनेछ वास्तवमा बाह्र राशिफलले जे जसो भने पनि हामी सही तरिकाबाट आजको कामलाई अगाडि बढायौँ भने अवश्य पनि राम्रो रहँदैछ तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू सुन्नु भएको छ र कार्यक्रम हो शुभ बिहानी शुभ बिहानीमा प्राविधिक मित्र रिजनसँगै आवाजबाट सुन्छ अब लाग्नुपर्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको उन्नाइस घन्टे प्रसारणमा के कस्तो खालका कार्यक्रमहरू प्रसारण हुन्छन् त त्यसको जानकारीतर्फ तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ यस लगतै तपाईँले नयाँ नेपाल सुन्न सक्नुहुनेछ आठ बजेको समय हो ट्राफिक खबर ट्राफिक खबर लगतै तपाईँले अर्पण बहस सहकर्मी ध्रुव खनालको साथमा सुन्न सक्नुहुनेछ नौ बजेको समय हो नेपाल नेपालबारी समाचार नेपाल नेपालबारी समाचार लगतै लोकसङ्कार सुन्न सक्नुहुनेछ दस बजेसम्म दस बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै तपाईँले एघार बजीसम्म आधुनिक यात्रा सुन्न सक्नुहुनेछ एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै जस्ट फर इन्जोय बाह्र बजीसम्म सुन्न सक्नुहुनेछ बाह्र बजेको समय हो नेपाल वाणी समाचार नेपाल वाणी समाचार लगत्तै नन बलिउड सुन्न सक्नुहुनेछ एक बजीसम्म एक बजेको समय हो अर्पण खबर अर्पण खबर लगत्तै तपाईँले हामीलाई दुई बजीसम्म अफलाइन चोइस मार्फत सुन्न सक्नुहुनेछ दुई बजेको समय अर्पण समाचारको अर्पण समाचार लगतै तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ अनुप सुन आदि पसलले प्रायोजन गरेको छ तिन बजीसम्म तिन बजेको समय हो नेपाल बाढी समाचारको र नेपाल नेपालवाणी समाचार लगतै तपाईँले चार बजीसम्म लौखनुस गाउँ सुन्न सक्नुहुनेछ र आज दिलको साथमा चार बजेको समय अर्पण खबरको अर्पण खबर लगतै तपाईँले कलयुज काउन्ट डाउन सहकर्मी सागरको साथमा सुन्न सक्नुहुनेछ पाँच बजेको समय अर्पण बुलेटिनको अर्पण बुलेटिन लगतै पाँच तिसदेखि छ बजीसम्म विभिन्न गीत सङ्गीत छ बजेको समय हो नेपाल वाणी समाचारको नेपाल वाणी समाचार लगतै छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सात बजेको समय हो अर्पण शुभ साँझको मनोकामना अटोले चाहिँ प्रायोजन गरेको छ सात तिसदेखि आठ बजीसम्म सिआइएन साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको समय हो आठ बजेको समय हो नेपालवाणी समाचारको नेपालवाणी समाचार लगत्तै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि दस बजीसम्म तपाईँले बुलबुल सुन्न सक्नुहुनेछ Nepalvani radio network Ujyaalo ninety नेटवर्कबाट त्यसै गरी तपाईँले दस बजेको समयमा नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ नेपाल एफएम समाचार लगती खुलधुली डट कम रेडियो अडियोबाट एघार बजीसम्म सुन्न सक्नुहुनेछ बेलुका एघार बजेबाट भोलि बिहान चार बजीसम्म विश्राम लिन्छौँ भोलि बिहान चार बजे ब्रह्म सन्देश पर्व सुनवाला सँगसँगै उपस्थित हुने गर्छौँ पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाँडी सुन्न सक्नुहुनेछ छ बजेको समय होस् आइएन आज खबर छ तिसदेखि सात बजीसम्म बाँडी बहोस् सात बजेको समय अर्पण समाचार र